लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot MB मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल खबर विस्तारमा नेकपा एमाले आफ्नो नौ महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्दैछ त्यसका लागि आज देशभरका अधिकांश जिल्लामा निर्वाचन लागेको प्रचार विभाग प्रमुख प्रदीप ग्यावालीले जानकारी दिनुभयो केही जिल्लामा प्रतिनिधि छनौट सर्वसम्मतिबाट भए पनि अधिकांश जिल्लामा सहमति जुट्न नसकेपछि आज चुनावी प्रक्रिया मार्फत प्रतिनिधि छनौट गर्न लागि हो तर काठमाडौँ दुई कैलाली छ चितवन चार र बर्दियाकमा आइतबार भोलि उपनिर्वाचन हुन लागेका चार जिल्लाको प्रतिनिधि छनौट भने आगामी असार दस गते गरिने एमाले जनाएको छ प्रतिनिधि छनौटले चार जिल्लामा हुन लागेको उपनिर्वाचनमा असर पार्न सक्ने भएकाले पनि प्रतिनिधि छनौटको काम असार दस गतेका लागि सारिएको हो कार्यगत एकताको लागि एकजुट भएका एकीकृत माओवादीसहित पाँच कम्युनिस्ट पार्टीको संयुक्त बैठक बसेको छ बैठक ए माओवादीको पार्टी कार्यालय कोटेश्वरमा जारी छ बैठकले राजनैतिक एजेन्डाका आधारमा तत्काल हुन लागेको कार्यगत एकताका लागि गठन लागेको मोर्चाको नाम र क्षेत्राधिकार तोक्नेछ अहिलेलाई कार्यगत एकता र पछि एक पार्टी बनाउने उद्देश्यका साथ ए माओवादी नेकपा माओवादी सहित पाँच कम्युनिस्ट पार्टीले मोर्चा गठन गर्न लागेका हुन् भोलि हुने सभा सदस्य उपनिर्वाचनमा मतदाता परिचय पत्र नलिई उपस्थित हुनेहरूले पनि मतदान गर्न पाउने भएका छन् परिचय पत्र नभए अन्य परिचय खुल्ने प्रमाणित कागजातको आधारमा पनि मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ फोटोसहितको मतदाता नावलीमा नाम रहेको तर मतदान गर्न परिचय पत्र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 औपचारिक कार्यक्रम कार्यक्रम हुँदै आएको छ नेपालमा सङ्गठित र औपचारिक रूपमा सङ्गीत दिवस मनाउन थालिएको धेरै भएको छैन युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेनले देशको पूर्वी क्षेत्रमा रुसी समर्थकहरूबीच जारी युद्धमा एक हप्ताका लागि एकतर्फी रूपमा युद्धविरामको घोषणा गर्नुभएको छ रुस समर्थक चरमपन्थीहरू र आफ्ना सेनाबीच जारी युद्ध रोक्न उहाँले एकतर्फी रूपमा युद्धविरामको घोषणा गरेको अधिकारीहरूले जनाएका छन् तर रुस समर्थक विद्रोहीहरूले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् शुक्रबार राष्ट्रपति पोरेसेन देशको भ्रमणमा निस्कनु भएको थियो र विश्वकप फुटबल अन्तर्गत आज रातिसम्म एफ र जेका खेलहरू हुँदैछन् सम्म एफको दोस्रो चरणको खेलमा आज राति पाउने दस बजे अर्जेन्टिना र इरान भेट्दैछन् अर्जेन्टिनाले पहिलो खेलमा नवप्रवेशी टिम बुझ्ने हर्ज गोभिनालाई दुई एकले हराएको थियो विश्वकप अन्तर्गत सम्म जीको खेलमा राति पाउने एक बजे जर्मनीले घानाको सामना गर्दैछ पहिलो खेलमा पोर्चुगललाई चार शून्यको फराकिलो अन्तरले हराएसँगै जर्मनी नेदरल्यान्ड्स पछि उपाधिको प्रमुख दावेदार भएको अड्कल गरिएको छ थोमस मोलरले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेसँगै जर्मनी निकै फर्ममा देखिन्छ विश्वकप अन्तर्गत समय एफको दोस्रो चरणको अन्तिम खेलमा भोलि बिहान पाउने चार बजे नाइजेर नाइजेरिया र बोस्ने हर्ज गोबिना भिन्नेछन् अवस्था बिहान एघार बजेको अर्पण खबर सकियो ध्रुव राजा चाहन्छु नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिच बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ